नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि मसुद माइकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच अनि यो कार्यक्रम लोकझन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको समयलाई लिएर हामी उपस्थित हुने गर्दछौँ र कार्यक्रम लोकझन्कारमा रहेर लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर हामी छलफल गर्ने गर्दछौँ चर्चा परिचर्चा गर्ने गर्दछौँ हरेक दिन जसो फरक फरक कुरा हामी गर्ने गर्दछौँ भने आजको यो आइतबार व्यवसाय पुराना भाकाहरू सुन्ने व्यवसाय हो पुराना भाकाहरू मार्फत एकपटक त्यो पुरानो युगलाई हामी सम्झने गर्दछौँ W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ विश्वको जुनसुकै कुरामा रहेर पनि यो आवाजलाई सुनिरहनु गरिरहनु भएको छ र कार्यक्रम लोक झन्कार कति बेला होला भनेर पर्खेर बस्नुहुने स्वदेशका तथा विदेशका सम्पूर्ण मित्रहरूलाई यति बेला सम्झना अगाडि बढाउन चाहन्छु साथमा एउटा भाका अगाडि बढाउने जमर्को गरिरहेको छु कार्यक्रम लोक झन्कारको व्यवसायमा आजको यो आइतबार व्यवसायमा हामी पुराना भाका सुन्छौँ मैले सघि नै भनिसकेको छु साथमा फरक फरक बार फरक फरक कुरा कहिले नयाँ भाका कहिले पुराना भाका कहिले मध्यकालीन समयका भाका कहिले कलाकार मित्रहरूसँग कुराकानी त कहिले लोकसङ्गीतको बारेमा जानकारी यस्तै यस्तैमा लोकझन्कारका हरेक दिनहरू बित्ने गर्दछन् र आजको यो आइतबार व्यवसायमा पुराना भाका सुन्ने व्यवसाय यति बेला अगाडि बढाउन चाहन्छु एउटा पुरानो भाका त्यो भाका पछि हामी फेरि पनि कार्यक्रममा उपस्थित हुनेछौँ কথা ভানে রোদি ঘর দানা চুন गर्दै फोरी टुसाएको बाँसको छोरो तामा यता सोल्टी भने मै बुढोलाई मामा बहिनीको दया छ भने रोजी घर दाना छ नभने भने खेतालाई सुनको पानी टाढी खेतलाई चाँदी भन्ने मात्रै माया रहेछ ठुलो बहिनीको आछु भनी गति गर दाइना चुनो भ অগে মহালে অঞ্চরে দানা ভাই ধরে কুহুনে লেউডিমা জস্তো মধুরাই রানে ভেটকাইলে না হনে ভেটকাইলে না হনে বাইনি কো দয়াত ভানি রোদ খরা দাইনা তো না दया छ भने बहिनीको दया छ भने रोधी घर दाई नाच्यो नभने निकै सुमधुर भाका हामीले यहाँनिर अगाडि बढायौँ कार्यक्रम लोकझनकारमा नेपाली कथनक चलचित्र परिवर्तनबाट हामीले लिएको हो यो भाका त्यसो त पूर्णतया लोक भाका नै हो यो लोकदोहोरी भाका नै हो पुराना पुराना नेपाली चलचित्रहरूले धेरै नै लोकदोहोरी भाकाहरूलाई प्रयोग गरेको पाइन्छ र यहाँनिर यो पुरानो भाका निकै चलेको भाका त्यो समयमा सबै मान्छेको मुखमुखमा झुन्डिन सफल भएका हो यो बहिनीको दया छ भने रुदी घर दाई नाच्यो नभने पहिलाको त्यो जमानामा रुदी घरमा जो पाए त्यहीले जो कोहीले गएर नाच्नको लागि त्यति धेरै छुट थिएन त्यो प्रतिबन्ध जस्तै नै थियो रुदी घरमा जानलाई गाउनलाई त्यही खालका समुदायहरूले मात्र पाउने एउटा एक खाले जातिले मात्र पाउने चलन थियो र त्यो बेलाको परिवेशलाई यस भाकाले उठान गरेको छ त्यसो त आजभोलि जसले गाए पनि हुन्छ जसले जुन पेसा गर्दा पनि हुन्छ कहीँ पनि प्रतिबन्ध छैन तर त्यति बेलाको समयलाई यो भाकाले उठाइरहेको थियो कार्यक्रम झन्कार सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्सको यो ध्वनि तरङ्गमा कार्यक्रम लोकझन्कारको यो वसाइमा फेरि पनि अर्को एउटा पुरानो भाका तपाईँको लागि अगाडि सार्ने बेला भएको छ यो भाकापछि फेरि पनि हामी कार्यक्रममा अगाडि उपस्थित हुनेछौँ छाला तथा रोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक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 आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर अमरनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ सबैका लागि सधैँका लागि चार स्वागत छ एकैछिनको विश्रामपछिको समयमा तपाईँ सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्ज अनि यो कार्यक्रम लोकझनकार हामी कार्यक्रम लोकझन्कार व्यवसायमा रहेर आज पुराना पुराना भाकाहरू अगाडि सारिरहेका छौँ तपाईँलाई सुनाइरहेका छौँ यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु प्रेम राजा महत अनि कोमल ओलीको आवाजमा बाजु खेतमा छड्के सलाम समायालाई पहिलो भेटमा यो पुरानो भाका हो तर पछिल्लो समयमा नेपाली कथानक चलचित्र माइलीमा यस भाकालाई प्रयोग गरियो र यो भाकाका कारणले पनि माइली चलचित्र निकै सफल रह्यो भन्नुपर्छ यति बेला हामी सुन्छौँ बाजो खेतमा छड्के सलाम समायालाई पहिलो भेटमा हामी यसरी डाल देख्दै हे माया लोभ लाग्दी भइछ पहिला भन्दा हे माया क्यारम्जी भइछौ त्यो डाल देख्दै हे माया लोभ लाग्दी भइछौ हे के खेतमा धर्के माया मायालाई पहिलो वेगमा बाटो बाजु खेतमा छड्के सलाम समयलाई पहिलो भेटमा यस भागापछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा र कार्यक्रम लोकसङ्कारको हामी अलिकति अन्त्यमा पनि छौँ अन्तिम अन्तिम क्षणमा रहेका छौँ यतिन्जेलसम्म कार्यक्रम लोकझनकार सुनेर बस्नुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै प्रविधि कक्षीबाट साथ दिने मित्र राजलाई पनि धन्यवाद जाँदा जाँदै लोकबहादुर छेत्रीको आवाजमा आमा रुँदै गाम्बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा यसै भाकालाई पृष्ठभूमि अगाडि सार्दै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार आमा रुँदै गाउँ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा आज आउला भोलि आउला वर्षौँ बिति गयो छोरो पर्खी बस्दा बस्दै आदि बुढा बाबु वचनबाट तिमीलाई बोलाउँदैछन् दाजुभाइ दिदी बहिनी तिमीलाई पर्खिरहेछन् ए छोरा फर्कन अब त बुढा बाबा आमालाई सम्झे पधेराले तिम्रै बाटो हेर्छन् तिम्रा जहान परिवार सम्झिरहेका छन् डाफे मुनाल कोइली सरी नौलो भाका फेर्छन् तिम्रै तिर्ले दिन प्रतिदिन सुँदै गएका छन् ए बाबु फर्कन अब त मातृभूमि अनि घरबारी सम्झे बाबु पनि रोगले पीडित भए दिन रात रुँदा रुँदै आँसु सुँदै गए घरबारी गोठ पनि पहिराले लग्यो दैव पनि हामीलाई मात्रै लागे जस्तै ए बाबु फर्क है अब त तिम्रै मुख हेर्नलाई बाँकी छ आमा रुँदै देशी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा आमा रुँदै गाउँ देशी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा आमा रुँदै गाउँ देशी मेलैमा छोरो गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मोटुको video x-ray echo cardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क